आफू जली अरूको लागि प्रकाश छर्नेहरू यतै छन् आफू जली अरूको लागि प्रकाश छर्नेहरू यतै छन् दियो मुनिको अध्यारो व्यवस्था गर्नेहरू यतै छन् आफू जली अरूको लागि प्रकाश छर्नेहरू यतै छन् दियो मुनिको अध्यारो व्यवस्था गर्नेहरू यतै छन् धेरै नजिक पो राखेछु नि अँध्यारोमा पर्यौ भन्दै धेरै नजिकै पो राखे चुनी अँध्यारोमा पर्यौ भन्दै जल्दै आफू अरूको लागि भन्दै मर्नेहरू यतै छन् जल्दै आफू अरूको लागि भन्दै मर्नेहरू यतै छन् दियो मुनिको अँध्यारो व्यवस्था गर्नेहरू यतै छन् आफू जले अरूको लागि प्रकाश छर्नेहरू यतै छन् माया गर्ने जीवन सा सम्पत्ति ठुलो खबर पाए माया गर्ने जीवन साथी रोज्यौ भन्ने खबर पाए मलाई धोका दिन तिमीले खोज्यौ भन्ने खबर पाए माया गर्ने जीवन साथी पदम रोकायाको शब्द तथा सङ्गीतमा निष्ठुरी एल्बमबाट स्मृति शाहीको सुमधुर आवाजमा गुन्जिरहेको यही गीतसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन टक्राउन चाहन्छु कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र विष्णुसँगै म छु तपाईँकै हर्षा अनि विस्मातको मित्र रामु आचार्य मित्र सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्मको बसाइ तय गर्नको लागि हामी उपस्थित हुने गर्दछौँ र तपाईँको साथ उसै गरी मिल्दछ तपाईँको माया उसै गरी मिल्दछ र त यो बसाइमा आउनको लागि थप उत्साह पैदा हुने गर्दछ र यो कार्यक्रमलाई तपाईँ विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ डाउनलोडको व्यवस्था मिलाइदिने रेडियो अर्पणका प्राविधिक मित्रद्वय लक्ष्मण अनि रिजनलाई धन्यवाद दिन चाहन्छु त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर साथ सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएईमा रहनुहुने विकास उपाने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मित्र आजको यो बिहिबारीय बसाइमा पनि तपाईँसँगै बस्नको लागि तपाईँले नै प्रेसित गर्नुभएका मुक्तकहरूको साथमा म उपस्थित भएको छु त्यसो त धेरै ठाउँमा बिजुली बत्ती छैन लोड सेडिङको समस्याले गालेको छ र पनि तपाईँले कुनै विभिन्न माध्यमहरू अपनाएर हामीलाई सुनिदिनुहुन्छ साथ दिनुहुन्छ त्यसको लागि तपाईँलाई हृदयदेखि नै धन्यवाद दिनुपर्ने हुन्छ कार्यक्रम मुक्तक मधुरिमाको अर्को एउटा नयाँ व्यवसायमा ढिला नगरिकन तपाईँका मुक्तकलाई नै अगाडि बढाउने जमर्को गरिरहेछु म सूर्य चेम्जोङको मुक्तकबाट त्यो ज्यानलाई फगत मासु ठान्यो भने त्यो ज्यानलाई फगत मासु ठान्यौ भने व्यर्थकाई झरीलाई आँसु ठान्यौ भने जस्तो ठान्यो उस्तै हुन्छ सुन मेरी कान्छी जस्तो ठान्यो उस्तै हुन्छ सुन मेरी कान्छी आमा पनि आमा हुन्न सासु ठान्यौ भने आमा पनि आमा हुन्न सासु ठान्यौ भने व्यर्थकाई झरीलाई आँसु ठान्यौ भने त्यो ज्यानलाई फगत मासु ठान्यो भने मान्छेको ज्यानमा धेरै कुरा छ बुद्धि छ विवेक छ मेहनतको एउटा आँट छ सङ्कल्प छ र त्यो ज्यानलाई मात्र मासु सम्झने हो भने जिन्दगीमा केही प्रगति गर्न सकिन्न र व्यर्थमा बग्ने आँसुको थोपालाई वास्तविक आँसु ठान्नु हुँदैन यो सन्देश थियो यो मुक्तकमा निकै सुन्दर मुक्तक लेख्नुहुन्छ सूर्य चेम्जोङ यो साथको लागि धन्यवाद दिन चाहन्छु वाइबिजिएम लेख्नुहुन्छ कालागाउँ छ सल्यान हाल घोरही दाङबाट लेख्नुहुन्छ मुटु अनि धड्कन धरौटी राखेर मुटु अनि धड्कन धरौटी राखेर बाँचेको छु जीवन धरौटी राखेर रा। मुटु अनि धड्कन धरौटी राखेर रा। बाँचेको छु जीवन धरौटी राखेर हो भुल गरेछु मैले निष्ठुरीसँग हो भुल गरेछु मैले निष्ठुरीसँग यो निश्चल मन धरौटी राखेर यो निश्चल मन धरौटी राखेर बाँचेको छु जीवन धरौटी राखेर मुटु अनि धड्कन धरौटी राखेर आफ्नै मुटु अनि आफ्नै धडकन धरौटी राखेर जिन्दगी गुजार्नु परेका बाध्यकारी पल पलहरूलाई यो मुक्तक मार्फत उठाउँदै हुनुहुन्थ्यो वाइबिजिएम कालागाउँ छ सल्यानदेखिको यो साथको लागि धन्यवाद दिन चाहन्छु घायल दीपक कार्की लेख्नुहुन्छ बनकटवा नौ लालपुर बाँके हाल उही अठमिल्दो सहरबाट अब त्यो ढुङ्गे मूर्ति छोएर काम छैन अब त्यो ढुङ्गे मूर्ति छोएर काम छैन सुन व्यर्थ अब परेली धोएर काम छैन आँखा वरिपरि निला डामहरू बाक्लिँदै जाँदा आँखा वरिपरि निला डामहरू बाक्लिँदै जाँदा यस्तो लाग्छ मलाई अब रोएर काम छैन यस्तो लाग्छ मलाई अब रोएर काम छैन सुन व्यर्थै अब परेली धोएर काम छैन अब त्यो ढुङ्गे मूर्ति छोएर काम छैन ढुङ्गाको मूर्तिलाई धेरै पूजा गरियो तर जिन्दगी सोचे जस्तो बन्न सकेन जुन उद्देश्यले त्यो मूर्तिलाई पुकार्यो त्यही उद्देश्य कहिल्यै पनि पुरा हुन सकेन त्यसैले अब त्यो पुरा नभएका सपनाहरू सङ्गालेर आँसु झारेर केही पनि काम छैन रोएर कति पनि काम छैन एउटा निराशतालाई मुक्तकमा उतार्नु भएको हो यो निराशा सधैँभरि यसरी कायम नबनोस् लिएर जाओस् यही शुभकामना र धन्यवाद घायल दीपक कार्कीलाई यो साथको लागि र आगामी दिनमा पनि तपाईँको यसै गरी साथ पाइरहनेछु यही अपेक्षा गर्दछु सन्दीप सौगात रत्नगर टाढीबाट लेख्नुहुन्छ सिसा हो सम्बन्ध जुन टुक्रेपछि जोडिँदैन सिसा हो सम्बन्ध जुन टुक्रेपछि जोडिँदैन भन्थ्यौ तिम्रो बाहेक अरूको घुम्टो ओढिँदैन कहाँ निर चुक भएछ तिमीलाई बुझ्न मैले कहाँ निर चुक भएछ तिमीलाई बुझ्न मैले तोड्यौ साथ र पनि भन्छौ माया तोडिँदैन तोड्यौ साथ र पनि भन्छौ माया तोडिँदैन भन्थ्यौ तिम्रो बाहेक अरूको घुम्टो ओढिँदैन सिसा हो सम्बन्ध जुन टुक्रेपछि जोडिँदैन वास्तवमा यो सम्बन्धको सिलसिला एउटा सिसा जस्तै छ मित्र जसरी सिसा टुक्रेपछि फेरि जोडिँदैन त्यस्तै यो सम्बन्ध पनि टुक्रेपछि नगासिने कुराहरू थियो तर माया छुटे पनि ज्यान अलग अलग भए पनि माया चाहिँ तोडिँदैन यो कुरा पनि यही मुक्तकमा थियो धन्यवाद छ सन्दीप सौगातलाई रत्नगर टाढीदेखिको यो साथको लागि मोहन बिहानी भक्तिपुर साथ सर्लाहीबाट निरन्तर साथ दिनुहुन्छ च्याटमा हेल्लो भन्दै हराएको किन प्रश्न आफ्नो मान्छेलाई च्याटमा हेल्लो भन्दै हराएको किन अनलाइनमा बोल्न नि डराएको किन कस्तो नाता तिम्रो मेरो भन न यार कस्तो नाता तिम्रो मेरो भन न यार फेसबुकमै पर्खिरहने गराएको किन फेसबुकमै पर्खिरहने गराएको किन च्याटमा हेलो भन्दै हराएको किन अनलाइनमा बोल्न नि डराएको किन बोली किन साटासाट हुन पाएन मात्रै फेसबुकमा मात्रै कुराकानी भयो र च्याटमा बोल्न चाहिँ किन सकिनौ भनेर प्रश्न थियो यो आफ्नो मान्छेलाई अनलाइनमा बोल्न किन डरायो भन्ने प्रश्न धन्यवाद छ यो सुन्दर मुक्तकको लागि मोहन बिहानीलाई र आगामी दिनमा पनि यस्तै साथको अपेक्षा श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ शहीदको सपनामा कुल्चिएर हिँड्छन् नेता शहीदको सपनामा कुल्चिएर हिँड्छन् नेता देखावटी रूपमा श्रद्धाञ्जली दिन्छन् नेता आज शहीद दिवस हो मित्र त्यसैले पनि यो शहीद दिवसको प्रसङ्ग समेटिएको मुक्तक प्राप्त भएको छ शहीदको सपनामा कुल्चिएर हिँड्छन् नेता देखावटी रूपमा श्रद्धाञ्जली दिन्छन् नेता देश बनाउन प्राणको आहुति दिएका थिए देश बनाउन प्राणको आहुति दिएका थिए तर शहीदको चाहना पैँतालाले पिन्छन् नेता तर शहीदको चाहना पैँतालाले पिन्छन् नेता शहीदको सपनामा कुल्चिएर हिँड्छन् नेता देखावटी रूपमा श्रद्धाञ्जली दिन्छन् नेता वास्तवमा शहीदले जुन उद्देश्य राखेर शहीद बन्नु परेको थियो के उनीहरूको सपना साकार हुँदैछ त कुन दिशामा मुलुक जाँदैछ र मुलुकलाई सही दिशातर्फ डुराउने नेताहरू नै गतिलो नपरेपछि सहितका सपना तिनै नेताका पैँतालाले पिनिएका भावहरू यो मुक्तकमा समेटिएको थियो धन्यवाद श्रीकान्त कहिराजलाई कृष्ण मन्दिर चोकदेखिको यो साथको लागि सरोज चौलागाई ईश्वरपुर तिन बैलबास सर्लाहीबाट निरन्तर साथ दिनुहुन्छ हार मिसाएर अनि जित मिसाएर हार मिसाएर अनि जित मिसाएर कहिले यहाँ प्रचलित रित मिसाएर हार मिसाएर अनि जित मिसाएर कहिले यहाँ प्रचलित रित मिसाएर हो तयार गर्दैछु मुक्तक दिनहुँ हजुर हो तयार गर्दैछु मुक्तक दिनहुँ हजुर आफैद्वारा रचिएको सङ्गीत मिसाएर आफैद्वारा रचिएको सङ्गीत मिसाएर कहिले यहाँ प्रचलित रित मिसाएर आफैद्वारा रचिएको सङ्गीत मिसाएर एउटा गीत गाउँदैछु तिमी सुन हाम्रो प्रेम कथा हो मनमा गुन एउटा गीत गाउँदैछु तिमी सुना हाम्रो प्रेम कथा हो मनमा गुना सँगसँगै झेल्यौँ हामीले पटुकी पटुकीमा पटुकीमा लुकाइराख मेरो मायालाई एउटा गीत गाउँदैछु तिमी सुन हाम्रो प्रेम कथा हो mặn mai आँखी पछि हिँड्ने गर्थ्यौँ गरी खेत जाँदा चुपु चुपु धान रोप्थ्यौँ मैले बाउसे गर्दा अघि पछि हिँड्ने गर्थ्यौँ गरी खेत जाँदा छुपु छुपु धान रोप्थ्यौँ मैले बाउसे गर्दा तल र परमा जाने सँगै बसी खाजा खाने सँगसँगै झेलौँ हामीले घाम छायालाई पटुकीमा लुकाइराख पैँचो पैचो माना मुरी गाउँ घरको रीति बट को जोडी जस्तै हाम्रो माया पिरती जो पैचो माना मुरी गाउँ घरको रीति बट पिपलको जोडी जस्तै हाम्रो माया पिराती निम्ठो लिनु झुसी दिनु मायालुलाई खुसी दिनु सँगसँगै झेलौँ हामीले घाम छायालाई पटुकीमा लुकाइराख मेरो मायालाई एउटा गीत गाउँदैछु तिमी सुन हाम्रो प्रेम कथा हो मनमा गुना सँगसँगै हामीले एउटा गीत गाउँदैछु तिमी सुन हाम्रो प्रेम कथा हो मनमा गुना सँगसँगै झेल्यौ हामीले घाम छायालाई पटुकीमा लुकाइराख मेरो मायालाई सुरेन लिम्बूको शब्द दिनेश सुब्बाको सङ्गीतमा नितान्त एल्बमबाट दिनेश सुब्बाको सुमधुर आवाजसँगै गुन्जिरहेको यही गीतसँगै फेरि पनि स्वागत छ मित्र तपाईँलाई कार्यक्रम मुक्तक मधुरिमाको अर्को एउटा श्रृङ्खलामा तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्ज सुनिरहनु भएको छ र विश्वको जुन कुनै कुनामा रहेर पनि W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र आजको व्यवसायमा पनि मैले तपाईँका मुक्तकलाई नै अगाडि बढाइरहेको छु र मित्र ढिला नगरिकन तपाईँका मुक्तकलाई नै फेरि पनि अगाडि बढाउन चाहन्छु तिलक निष्कर्ष रत्ननगर सातबाट लेख्नुहुन्छ हिजो आज तडपाईको रात झिजो लाग्छ हिजो आज तडपाईको रात झिजो लाग्छ जसले बोले पनि मलाई बात झिजो लाग्छ साइनो अब कसैसँग पनि नजोड्ने भाछु साइनो अब कसैसँग पनि नजोड्ने भाछु कारण प्रेमले प्राय दिने घात झिजो लाग्छ कारण प्रेमले प्राय दिने घात झिजो लाग्छ जसले बोले पनि मलाई बात झिझो लाग्छ हिजो आज तडपाइएको रात झिँझो लाग्छ रात आफैमा पनि कालो हुन्छ पूर्णिमाका दिनहरूमा बाहेक र त्यो रात अझ तडपाई थपिएपछि काण्ड पुग्यो मित्र यसै पनि झिझो लाग्छ यही कुरा थियो मुक्तकमा धन्यवाद तिलक निष्कर्षलाई यो साथको लागि सुन्दर शेर्पाले बिन्दास लेख्नुहुन्छ रुघा दुई घनखोला रुकुमबाट बास बाँकी छ थोरै गास बाँकी छ बास बाँकी छ थोरै गास बाँकी छ शरीरमा अलिकति सास बाँकी छ बास बाँकी छ थोरै गास बाँकी छ शरीरमा अलिकति सास बाँकी छ लुट्नुसम्म लुट्यो कठै यो दैवले मलाई लुट्नुसम्म लुट्यो कठै यो दैवले मलाई अझै पनि बाँच्छु कि भन्ने आस बाँकी छ अझै पनि बाँच्छु कि भन्ने आस बाँकी छ शरीरमा अलिकति सास बाँकी छ बास बाँकी छ थोरै गास बाँकी छ को नजर सबैमा समान हुनुपर्ने थियो तर कसैलाई मनभौरीका खुसी कसैको पोल्टा भौरी हाँसो र कसैको मनमा मात्र दुःख मात्र पीडा मात्र दर्द आखिर सबैलाई समान न्याय गर्न किन सकेन यो भगवानले यही प्रश्न थियो यो मुक्तकमा भगवान्ले लुटेपछि जिन्दगीमा अझै पनि थोरै थोरै आस मात्रै जीवनका लागि बाँकी भएका भावहरू सुन्दर शेर्पाली बिन्दासलाई धन्यवाद यो साथको लागि मुक्तिचन्द्र भरतपुर एघारबाट लेख्नुहुन्छ समयले जुटाएको खेलमा छु प्रिया समयले जुटाएको खेलमा छु प्रिया ईश्वरको झुटो जाल झेलमा छु प्रिया समयले जुटाएको खेलमा छु प्रिया ईश्वरको झुटो जाल झेलमा छु प्रिया भूल केही छैन मेरो बोल्दिनौ मसँग भूल केही छैन मेरो बोल्दिनौ मसँग म त झुटो पिरतीको झेल छु प्रिया म त झुटो पिरतीको झेल छु प्रिया ईश्वरको झुटो जाल झेलमा छु प्रिया समयले झुटाएको खेलमा छु प्रिया समयले छुट्याएको त्यो समयको झुटो जालझेलमा फँसेका कुराहरू र यहाँ पनि ईश्वरले रचेको जालझेलमै परेका कुराहरू यो मुक्तकमा भइरहेको छ धन्यवाद मुक्तिचन्द्रलाई यो साथको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै साथको म सधैँ अपेक्षा गरिरहेको हुनेछु हजुरको साथी डिपी दासुराम पौडेल धातीबाङ पाँच अर्घाखाँची नेपालबाट लेख्नुहुन्छ गाउँले भनी नहेपन भोलि गाउँमा सर्नु पर्ला गाउँले भनी नहेपन भोलि गाउँमा सर्नु पर्ला मस्की मस्की हिँड्ने तिमी मेला पात गर्नु पर्ला यति धेरै घमण्ड देखाउँछौ किन तिमी यति धेरै घमण्ड देखाउँछौ किन तिमी पुराना दिन सम्झी फेरि तडपिएर मर्नु पर्ला पुराना दिन सम्झी फेरि तडपिएर मर्नु पर्ला गाउँले भनी नहेपन भोलि गाउँमा सर्नु पर्ला मस्की मस्की हिँड्ने तिमी मेलापात गर्नु पर्ला वास्तवमै भोलिको दिनलाई कसले देखेको छ र समयलाई कसले पो पहिचान गर्न सकेको छ र त्यसैले स्थान विशेषका रूपमा मान्छेलाई हेला गर्नुहुन्न मानिसलाई एक्ल्याउन हुन्न धेरै विकट ठाउँका मानिसहरू प्रसिद्ध कमाएका छन् यो रिसमा त्यसैले पनि गाउँले भनी कसैले पनि हेला नगरौँ किनकि भोलि त्यही गाउँमा मेलापात गर्नको लागि जानुपर्ने हुनसक्छ यस्तै भाव थियो धन्यवाद दासुराम पौडेललाई यो साथको लागि प्रतीक प्रेमको लेख्नुहुन्छ एकान्त बस्तीबाट पुनर्जन्म भयो भने तिम्रो सिउँदो सजाउँला सानो पुनर्जन्म भयो भने तिम्रो सिउँदो सजाउँला सानो सपना साकार पार्न पञ्चे बाजा बजाउला सानो यो जुनीमा त समाज आयो तगारो बनिहाल्यो यो जुनीमा त समाज आयो तगारो बनिहाल्यो हाम्रो रहर कुल्चनेलाई हामीले नै कजाउला सानो हाम्रो रहर कुल्चनेलाई हामीले नै जाउँला सानो सपना साकार पार्न पञ्चे बाजा बजाउँला सानो पुनर्जन्म भयो भने तिम्रो सिउँदो सजाउँला सानो यहाँ यो जुनीको सपना पुरा भएको छैन अर्को जुनीको लागि एउटा सपना सजिएको छ वास्तवमा पुनर्जन्म हुन्छ या हुन्न यो कसैले पनि देखेको छैन मित्र र पनि एउटा मन बुझाउने बाटो हो यदि यो जुनीमा सँगै बस्ने दुई मनहरू एकाकार हुन सकेनन् बाध्यताले छुट्याइदियो समाजले छुट्याइदियो भने अर्को जन्ममा पक्कै पनि त्यो प्रेमलाई सफल बनाउनेछौँ र अहिले ज जसले हाम्रो रहरलाई कुल्चिएको छ हाम्रो प्रेमलाई बिछोडको दुरीमा लम्ब्याइदिएको छ तिनीहरूलाई नै अर्को जुनीमा कजाउनेछौँ हामी यो एउटा प्रेमको शक्तियुक्त कुरा धन्यवाद यो साथको लागि प्रतीक प्रेमको लागि एकान्त बस्तीदेखिको यो साथको लागि र मित्र अलिकति अन्त्यमा छौँ अन्तिम मुक्त अमर तिमिल सिन्हा गोर्खाका मित्र हुनुहुन्छ हाल रत्नगर दुई टाढीबाट लेख्नुहुन्छ टुट्दा तारा आकाशमा खुसी माग्थे तिम्रै लागि टुट्दा तारा आकाशमा खुसी माग्थे तिम्रै लागि नौलो कुरा पाएँ भने जोगाई राख्थे तिम्रै लागि चाहेका सबै कुरा पुरा कहाँ हुन्छ र खै चाहेका सबै कुरा पुरा कहाँ हुन्छ र खै केही नहोस् तिमलाई भनी देउता भाग्थे तिम्रै लागि केही नहोस् तिमलाई भनी देउता भाग्थे तिम्रै लागि टुर्दा तारा आकाशमा खुसी माग्थे तिम्रै लागि नौलो कुरा पाएँ भने राख्थे तिम्रै लागि आफ्नो मान्छेको लागि सारा त्याग तपस्या समर्पण गर्दा पनि चाहेका सबै कुराहरू पुरा हुन नसकेका भावहरू यो मुक्तकमा थियो त्यसो त मित्र प्रेमले सबैलाई खुसी दिन कहाँ सक्दछ र प्रेमले धेरैको भागमा त आँसु नै दिएको छ धेरै मित्रहरूले पठाउनुहुन्छ बिछोडताका कुराहरू रोदनका कुराहरू आखिर प्रेमले मान्छेलाई धेरैलाई पीडा दिएको छ र पनि हामीहरू प्रेम नगरी बस्न सक्दैनौँ प्रेमको नियम नै यही हो मित्र आजको लागि भने कार्यक्रम मुक्तक मधुरिमाको समय सकिने लागेको छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर तपाईँले हामीलाई सुनेर साथ दिनुभयो यसको लागि तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को साता बिहिबार फेरि पनि तपाईँका मुक्तकहरूसँगै बस्नका लागि हामी अर्को बसाइमा उपस्थित हुने नै छौँ यतिन्जेलसम्म दर्पण पारीबाट सघाउने आत्मीय मित्र विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम मुक्तक मधुरिमाको यो श्रृङ्खलाबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना